मात्रै देख्छु यताउता जता हेर्छु जबदेखि भेटे उसलाई हो साथी यस्तो भयो मलाई के हो थाहा छैन सोध्ने आँटो मेरो छैन बाटोमा भेट हुँदा यो मुटु धड्किन्छ खुरी बतास जे आउँछन् उनी मलाई उडाइ लान्छन् उनको प्रेमको सागरमा तर दिल मेरो तोडी मलाई प्यासे त्यहाँ छोडी उनी जान्छन् आफ्नै बाटोमा खुरी बतास जे आउँछन् उनी मलाई उडाइ लान्छन् उनको प्रेमको सागरमा तर दिल मेरो तोडी मलाई प्यासे त्यहाँ छोडी उनी जान्छन् आफ्नै बाटो आधे रातको सुनसामा उनको माया जाज लाग्छ खोजी हिँड्छु म बेहोसमा साथीभाइसँग हुँदा चाहे झली झली उसकै सबैले भन्छन् मलाई केही होस् छैन तलाई हो मोहनी माया जाल हो उनी सागरको छाल हो उनी नजिस खावे दाजु भाइ उसिला खुरी बतास झै आउँछिन् भेल बाडी ल्याउँछिन् साथी टाढै बसे हुन्छ भलाइ मोहनी माया जाल हो उनी सागरको छाल हो उनी नजिस खावे दाजु भाइ उसिला खुरी बत्तास झै आउँछिन् भेल बाडी ल्याउँछिन् साथी टाढै बसे हुन्छ भलाइ छैन दो बाटोमा भेट हुँदा यो मुटु धड्किन्छ साथी भाइसँग हुँदा छै झल्ली झल्ली उसकै सबैले भन्छन् मलाई केही होसै छैन तलाई हो हुरी बतास झै आउँछिन् हुने मलाई उडाइ लान्छन् उनको प्रेमको सागरमा तर दिल मेरो तोडी मलाई कसै त्यहाँ छोडी हुने जान्छन् आफ्नै बाटोमा थोरी बतास आउँछन् हुने मलाई उडाइ लान्छन् उनको प्रेमको सागरमा तर दिल मेरो तोडी मलाई कसै त्यहाँ छोडी हुने जान्छन् आफ्नै बाटो